कसैको कर हुन्छ डर हुन्छ बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा लिएर बिरतीको छानो कर हुन्छ डर हुन्छ बाँकी जीवन बिताउने घर हुन्छ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा लिएर बिरतीको छानो आशाको जग्गा लिएर बिरतीको छानो I know. मायाको दुरीले नउडाउने हावार हुरीले एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा लिएर बिरतीको छानो मायाको दुरी सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जगालेर पिरतीको छानो आशाको जगालेर पिरतीको छानो सिआरबिटी शून्य सोह्र शून्य शून्य छब्बिस तिन चौरानब्बे र पिआरबिटी साठी त्रिपन्न छत्तिस बयानब्बे गर्छु हेर केही हुन्न देख्न पाऊ है तिखाओ भानु एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा लिएर बिरतीको छानो केही हुन्न सानो देख्न पाऊ है तेरी आँखा भनौँ एउटा सानो सानो जिन्दगीको घर बनाऊ एउटा सानो सानो आशाको जग्गा लिएर बिरतीको छानो आशाको जग्गा लिएर बिरतीको